रेडियो डट कम डट मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल स्थानीय समाचार विस्तारमा चितवनमा झण्डै तीस प्रतिशत क्षेत्रफल जग्गामा रोपाई हुन बाँकी छ मध्य साउन सकिने लाग्दा पनि पर्याप्त वर्षात हुन नसकेका कारण पूर्ण रूपमा रोपाई हुन नसकेको हो खास गरी सिंचाईको अभाव र आकाशबाट पर्याप्त पानी नपर्दा नै पूर्ण रूपमा रोपाई हुन नसकेको हो पूर्वी चितवनको तुलनामा पश्चिम क्षेत्रमा सिंचाइको अभाव छ जिल्ला कृषि विकास कार्यालय चितवनका प्राविधिक सहायक नरनाथ लामी छानेले भन्नुभयो रोपाई पनि पूर्वमा सकियो पश्चिममा बाँकी छ चितवनमा गएको वर्ष उनातिस हजार पाँच सय पचास हेक्टरमा धान खेती भएको थियो यो वर्ष पनि यही हाराहारीमा रोपाई हुने अनुमान गरिएको छ तर जिल्ला कृषि विकास कार्यालयका अनुसार अहिलेसम्म आठ हजार आठ सय पैँसठी हेक्टर जमिनमा रोपाई हुन बाँकी छ एकहत्तर प्रतिशत रोपाई भयो जिल्ला कृषि विकास कार्यालय चितवनका प्राविधिक सहायक लामिसानेले भन्नुभयो चितवनको पश्चिमी क्षेत्र आकाशी पानीमा भर पानीका भरमा रोपाई गर्नुपर्ने बाध्यता भएको क्षेत्र हो त्यहाँ पर्याप्त सिंचाईको अभाव छ अहिलेसम्म रोपाई हुन नसकेपछि अहिले चितवनका किसान चिन्तित छन् अन्नको भण्डार मानिने चितवनमै कम पानी पर्दा यो समस्या आएको हो विशेष त पश्चिम चितवनका भरतपुर नगरपालिकाभित्र केही भाग मंगलपुर गुन्जानगर दिव्यनगर फुलबारी लगायतका क्षेत्रमा अहिले धेरै जमिन रोपाई हुन बाँकी रहेको छ पश्चिम चितवनका किसान समयमा रोपाई गर्न नपाएको गुनासो गर्छन् खाद्यान्न बालीमा प्रयोग हुने विषादी मध्ये तरकारीमा अत्याधिक विषादी प्रयोग हुने गरेको कृषि विज्ञहरूले बताएका छन् तरकारीमा मात्रै करिब नब्बे प्रतिशत विषादी प्रयोग हुने गरेको छ दस प्रतिशत मात्रै अन्य बालीमा विषादी प्रयोग हुने गरेकाले तरकारी बालीमा विशेष ध्यान दिन कृषि विज्ञहरूले आग्रह गरेका छन् जिल्ला कृषि विकास कार्यालय स्तोनले दिएको तथ्याङ्कमा चितवनमा प्रति हेक्टरमा चौध सय ग्राम बीस प्रयोग भइरहेको छ कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत राजाराम अधिकारीले मानिसको आहारामा विषादीको अवशेष चिन्ताजनक रहेकाले सावधानी अपनाउनु पर्ने बताउनुभयो चितवनमा यो वर्ष विषादीको प्रयोगमा केही कमी आएको उहाँले बताउनुभयो नेपालका जिल्लाहरूमध्ये विषादी प्रयोगका दृष्टिले चितवन पच्चिसौँ स्थानमा जिल्लामा पर्ने कार्यालयका प्रमुख अधिकारीले बताउनुभयो कार्य कार्यालयले दिएको तथ्याङ्क अनुसार नेपालमा गएको वर्ष तीन सय पैँतालिस टन विषादी आयात भएको छ जसमा कीटनाशक विषादी तेत्तिस प्रतिशत र रोगनाशक विषादी अडचालिस प्रतिशत रहेको छ पत्रकार महासङ्घ चितवन शाखाको भवन निर्माण कार्यलाई सहयोग गर्न जिल्लाका सरकारी कार्यालयका प्रमुखहरू सकारात्मक देखिएका छन् पत्रकार महासङ्घ चितवनले आयोजना गरेको सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि संघको छलफल कार्यक्रममा सहभागीहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् छलफलको क्रममा सरकारी निकायका प्रमुख तथा प्रतिनिधिले पत्रकारहरूलाई समाजमा सकारात्मक सन्देश दिने समाचारलाई प्राथमिकतामा राखिदिन समेत सुझाएका थिए कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रमुख जिल्लाधिकारी नरेन्द्र राज शर्माले सेवा प्रदायक निकायहरूलाई खबरदारी सत्य तथ्य समाचारको सम्प्रेषणबाट समाज विकासमा पत्रकारहरूले पुर्याउने योगदानको प्रशंसा गर्नुभयो उहाँले सरकारी निकायका कर्मचारी र पत्रकारहरूबीच समन्वयात्मक सहकार्य हुन जरुरी रहेको भन्दै छलफल कार्यक्रमलाई निरन्तरता दिन पनि आग्रह गर्नुभयो पत्रकारको पेसालाई मर्यादित बनाउन समय समयमा आचार संहिता पालना र अनुशासन कायमका लागि पत्रकार महासंघ आफैले पहल गर्नु गर्नुपर्ने औल्याएका छन् कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख केयर सिंह गोदारले राम्रा कामको बारेमा चर्चा गरे कर्मचारीहरूलाई ऊर्जा मिल्ने भन्दै सकारात्मक र सन्देशमूलक समाचारलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो कार्यक्रममा जिल्ला विकास समिति चितवनका योजना अधिकृत पुरुषोत्तम नेपालले समाचारको महत्वको आधारमा प्रकाशन प्रसारण गर्न सचेत हुन आग्रह गर्नुभयो कार्यक्रममा भरतपुर नगरपालिकाका प्रशासकीय अधिकृत टीकाराम कण्डेलले पत्रकार महासंघको संस्थागत विकासका लागि आफ्नो र नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो सो अवसरमा चितवनबाट विदा भई सेवाबाट अवकाश लिने तयारीमा रहेका प्रमुख जिल्लाधिकारी नरेन्द्र राज शर्मालाई पत्रकार महासंघ चितवनको तर्फबाट मायाको चिनो समेत प्रदान गरिएको थियो कार्यक्रम पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो नवगठित कृषि तथा वन विश्वविद्यालयले पचासवटा अनुसन्धान पूरा गरेको छ विश्वविद्यालयको मुख्यालय चितवन रामपुरमा रहेको छ विश्वविद्यालयका अधिकारीहरूले सोमबार नानगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा विश्वविद्यालयको आन्तरिक स्रोतबाट उनातिस र वैदेशिक निकायको सहयोगमा एक्काइस अनुसन्धान भएको जानकारी दिएका हुन् सरकारले कृषि सम्बन्धी अध्ययन अनुसन्धान र कृषि प्रविधि र ज्ञानलाई जनस्तरसम्म पुर्याउने प्रसारको काम एउटै निकायबाट गर्ने उद्देश्यले कृषि तथा वन विश्वविद्यालय स्थापना गरेको हो अनुसन्धानका लागि बजेट भने आउँदैन अध्ययनका लागि आउने बजेटबाटै अनुसन्धानको काम अगाडि बढाइएको विश्वविद्यालयका अधिकारीहरूले बताएका छन् बजेट हामीले मागेको भन्दा अत्यन्त कमाउँछ आएको बजेट पनि शिक्षणका लागि मात्र भनेर दिने गरिएको छ अनुसन्धान काम काम पनि त्यहीँबाट गर्नुपर्छ कृषि तथा वन विश्वविद्यालयका उपकुलपति कैलाशनाथ प्याकुरेले भन्नुभयो विश्वविद्यालयले एक अर्ब पैँतिस करोड रुपियाँ माग गरेकोमा गत वर्ष सरकारले जम्मा तेत्तिस करोड रुपियाँ मात्र दिएको उहाँले जानकारी दिनुभयो पूर्वी चितवनको माधवपुरमा रहेको रामकृष्ण मन्दिरले कृष्ण अष्टमीको अवसरमा कृष्ण पुराण गर्ने भएको छ धार्मिक पर्वहरूमा विभिन्न क्रियाकलाप गर्दै आएको मन्दिरले आगामी भदौ एक गते पर्न गएको कृष्ण अष्टमीको अवसरमा कृष्ण पुराण गर्न लागेको मन्दिर व्यवस्थापन समितिका सचिव नारायण वास्तुलाले जानकारी दिनुभयो मन्दिरमा सोमबार बसेको भेलाले उक्त निर्णय गरेको हो यता हिन्दू धर्मको संरक्षण तथा धर्म परिवर्तनको विरुद्ध पूर्वी चितवनको रत्नगरमा हिजो विरोध र्याली निकालिएको छ हिन्दू जागरण नेपालको नेतृत्वमा रत्नगरको निपनी स्थित हरिहर मन्दिरबाट निकालेको भजन कीर्तन सहितको र्यालीले टाँडी बजार परिक्रमा गरेको थियो र्याली वर्षपछि सौराचोकमा आयोजित कोण सभामा बोल्नेहरूले धर्म परिवर्तनले समाजमा विकृति भित्रिएको भन्दै सजग रहन आग्रह गरेका थिए कोण सभामा हिन्दू जागरण नेपालका संयोजक पण्डित रामकृष्ण उपाध्यायले नेपालमा बढ्दो धर्म परिवर्तनको चलखेलका कारण द्वन्द्वको अवस्था सृजना हुने भन्दै सचेत रहन आग्रह गर्नुभयो उहाँले कुनै पनि व्यक्तिले खुसीले धर्म परिवर्तन गर्दा आपत्ति नहुने तर विभिन्न लोभ लालचमा पार्दै परिवर्तनको नारा लिनु खेदपूर्ण रहेको बताउनुभयो चितवनको माडीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ स्थानीय वैकुण्ठेश्वर सामुदायिक वनमा आइतबार घाँस काट्न गएकी माडी ऐद्यापुरी नौ बगैकी अडसठी वर्षीय पञ्चमाया गुरुङको बाघको आक्रमणमा परि मृत्यु भएको इलाका प्रहरीकारले माडीले जानकारी दिएको छ घाँस काट्न गएकी गुरुङ साँझ नफर्किएपछि राति नै प्रहरी सेना र स्थानीय खोज्न जङ्गल गएका थिए खोजेका क्रममा राति साढे बाह्र बजे उनको स फेला परेको प्रहरीले जनाएको छ मानव बेचबिखन रोकथाममा सरकारवाला निकायको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रम सोमबार भरतपुरमा सम्पन्न भएको छ महिला बेचबिखनको क्षेत्रमा काम गर्दै आएको संस्था केआई नेपालको आयोजनामा कार्यक्रम भएको हो कार्यक्रममा संस्थाले गत वर्ष गरेको कार्यक्रमको समीक्षा गरिएको थियो अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ धर्म परिवर्तनको विरुद्धमा हिन्दू जागरण नेपालले चलाएको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 साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक द्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited लाइन सोक Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one